नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोकासँगै विशाल विकको हार्दिक स्वागत छ गलकुट खबर एफएम बिहानमा एक सय दुई थोप्रो चार मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकुट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकुट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू पर्यटकीय क्षेत्र निलुवाको विकासमा निलुवा समाज समूह जापानको सहकार्य बालमैत्री सहजकर्ताको लागि सिएफआइजी सम्बन्धी चार दिने क्षमता विकास प्रशिक्षण अन्तर्गत तेस्रो दिनको प्रशिक्षण सम्पन्न लघु वित्त कर्मचारी मिलन केन्द्रको नियमित बैठक सम्पन्न माघ सत्र गति वनभोज कार्यक्रम गर्ने गलगुट माध्यमिक विद्यालयमा विद्यार्थी अनुशासन समितिको गठन र बागलुङमा कोरोना संक्रमणबाट रेडक्रस कर्मी युवाको मृत्यु दुर्गममा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित ओ, दाई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 साथसाथै पर्यटकीय प्रवर्धन र प्रचार प्रसारका लागि आगामी दिनहरूमा योजनागत रूपमा संस्थाले कार्ययोजना समेत तयार गरेको संस्थाका अध्यक्ष थम्बहादुर छेत्रीले बताउनुभयो समाजले स्थापना कालदेखि नै निलुवाको पूर्वाधार एवं पर्यटकीय प्रवर्तन विकास कार्यक्रमका लागि आजसम्म करिब दस लाखभन्दा धेरै सहयोग गरिसकेको समाजका सचिव जीआर सुवेदीले जानकारी दिनुभयो बागलुङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छ भन्नेमा जोड दिँदै निलुवा प्राकृतिक रूपमा त सुन्दर छँदैछ त्यसमा पनि त्यहाँबाट देखिने हिमशृङ्खला र सानो सानो खरका परम्परागत रूपमा बनेका गोठहरूले त्यहाँ जाने जो कोहीलाई पनि आनन्दित तुल्याउँछ यसका बावजुद अब निलुवामा धार्मिक संस्थाका धार्मिक आस्थाका पर्यटकलाई पनि आकर्षण गरे त्यो ठाउँ पुगसम्म पुग्नुपर्छ भन्ने गराउनको लागि धार्मिक रूपमा पूर्वाधार निर्माण विकास गर्नका लागि ठुलो सहयोग गर्न समाजले आन्तरिक तयारी गरिसकेको र यसका लागि कस्ता खालका संरचना उपयुक्त हुन्छ भन्ने कुरा अध्ययन भइरहेको छ भइरहेको समाजका सल्लाहकार सदस्य मोहनराज सुवेदीले बताउनुभयो हामी प्रवासीहरूले आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ सङ्कलन गरेको र रकम स्थानीय रूपमा निलुवा पर्यटकीय क्षेत्र प्रवर्धन केन्द्रसँगको सहकार्यमा केन्द्रले उपयुक्त ठाउँमा सही सदुपयोग गरेको र आगामी दिनमा पनि आफूहरूले दुःख गरी कमाएर आफ्नो ठाउँको विकासका लागि गरेको सहयोग सहित सदुपयोग हुनेछ भन्ने संस्थाका सहसचिव भूमिराज सुवेदी थितोले बताउनुभयो प्रवासी दाजुभाइहरूले एकीबद्धता जनाएर आफ्नो ठाउँको विकास निर्माणमा ढोक्क भएर सहयोग गर्न र त्यसका लागि स्थानीय रूपमा आफूहरूले सही ठाउँमा सही उचित व्यवस्थापनको काम साथ काम गर्ने निलुवा पर्यटकीय क्षेत्र प्रवर्धन केन्द्रका अध्यक्ष ओमकार सुवेदीले जानकारी प्रतिबद्धता व्यक्त गर्नुभयो गलकुट नगरपालिकाको आयोजनामा बालमैत्री सहजकर्ताको लागि सिएफआइजी सम्बन्धी चार दिन क्षमता विकास प्रशिक्षण कार्यक्रम अन्तर्गत तेस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ गलकुट नगरपालिका तथा वडा तहका सहजकर्ताको लागि सुरु गरिएको प्रशिक्षणको तेस्रो दिन विविध छलफलहरू सम्पन्न भएको छ कार्यक्रममा बालमैत्री राष्ट्रिय प्रशिक्षक विष्णु चौबेली बालसङ्घमा गठन सञ्चालन विधान सूचीकृत असल बैठक प्रक्रिया अभ्यास लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो त्यस्तै चौबेले स्थानीय तह बालमैत्री घोषणा भएमा हुने फाइदा बाल वस्तुगत विवरण आवधिक लगानी योजना किन कसरी सहजकर्ताको गुण सहजीकरण सिप सूक्ष्म नमुना प्रशिक्षणका लागि प्रश्न गोप्य चिट लगायतका बारेमा समेत प्रशिक्षण गर्नुभएको थियो स्थित दसवटा संस्थाहरूको साझा संगठन लघुवित्त कर्मचारी मिलन केन्द्रको नियमित बैठक गलकोटमा सम्पन्न भएको छ बैठकमा कोरोना भाइरस कोभिड उन्नाइसको विषम परिस्थितिमा समेत कर्जा कारोबार नियमित रूपमा सञ्चालन गर्ने सदस्यहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो बैठकमा आगामी दिनहरूमा पनि साथ र सहयोगको अपेक्षा साथै साना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 एक्काइस गते धौलागिरी अस्पताल भर्ना हुनुभएको थियो कोभिड उन्नाइससँग मिल्दा जुल्दा लक्षित भएकाले उहाँको जाँच गर्दा कोभिड पुष्टि भएको थियो मङ्गलबार बिहान दस सात बजेर दस बजेको समयमा उहाँको सगन उपचार कक्ष आइसियुमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो उहाँ केही दिन होम आइसोलेसनमा बसेर जटिल भए अवस्था आएपछि अस्पतालमा भर्ना हुनुभएको थियो रेड क्रस लगायतका सामाजिक संस्थामा क्रियाशील उहाँ कसरी सङ्क्रमित भयो भन्ने स्रोत नखुलेको अस्पतालले जनाएको छ हिजो सोमबार माटले जेमिनीको एउटा नम्बर आठका छेपन्न वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको थियो उहाँको मृत्युसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एघार पुगेको छ केही समय पहिले यस क्षेत्रमा कुनै पनि कम्पनीको मोबाइल सेवा उपलब्ध थिएन यहाँका मानिसहरू सूचना आदान प्रदान गर्न कि त कटुवालको भर पर्नु पर्थ्यो कि त सम्बन्धित ठाउँमै धाउनु पर्ने बाध्यता थियो मोबाइल सेवा नहुँदा सेवाग्राहीलाई निकै शास्ति खेप्नु परेको थियो बागलुङ बजारदेखि छत्तिस कोष पश्चिम त मानखोला गाउँपालिका वार्ड नम्बर छ नर्जाखाने र वार्ड नम्बर दुई बोङ बोङ्गानीमा नेपाल टेलिकमले पहिलोपटक मोबाइल सेवा विस्तार गरेको छ दुवै ठाउँमा नयाँ टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङले जनाएको छ शुक्रबारदेखि स्थानीय बासिन्दाले गुणस्तरीय भोइस र डाटा सेवा पाएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले बताउनुभयो यसअघि ती दुवै गाउँमा मोबाइल सेवा थिएन भौगोलिक विकटताका कारण अन्यत्रका टावरबाट सिग्नल पहुँच पुग्दैनथ्यो मोबाइलमा कुराकानी गर्न अग्लो ठाउँ भएतिर जानुपर्ने बाध्यता थियो टावर सञ्चालनमा आएपछि त्यहाँका दुई सय पचास र बोङ बोङखानीका तिन सय पचास घरधुरीमा मोबाइलको भोइस र डाटा दुवै सेवा सहज भएको छ नर्जासँगै छिमेकी गाउँ पातले भित्रीवन र बोङखानी आसपासका पुस डाँडा लसुने हिजा लाम्चौर लगायतका बस्ती सेवाबाट लाभा लाभान्वित भएका छन् स्थानीयवासी मङ्गला आधारभूत विद्यालयका प्रधानाध्यापक लेखबहादुर छन्त्यालले मोबाइलमा कुरा गर्न डाँडातिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो एक वर्षदेखि सेवाका लागि टेलिकमसँग माग गरिरहेका थियौँ अहिले टावर बनेर पनि सेवा सुरु भइसक्यो हामी सबै खुसी छौँ उहाँले भन्नुभयो इन्टरनेटका लागि तत्काललाई दुवै टावरबाट थ्री जी सेवा सञ्चालन गरिएको वरिष्ठ इन्जिनियर शर्माले बताउनुभयो ती ठाउँमा पछि थ्री जीलाई स्तरोन्नति गरी फोर जी सेवा दिने टेलिकमको योजना छ नर्जा र बोङखानीमा अन्य दूरसञ्चार सेवा प्र प्रदायकको समेत अहिलेसम्म सेवा पुग्न सकेको थिएन वार्ड नम्बर छका वडा अध्यक्ष कुलबहादुर छन्त्यालले मोबाइल सेवाले स्थानीयवासीको दैनिकी सहज बनेको बताउनुभयो उहाँका अनुसार तीव्र गतिको इन्टरनेट सेवाका लागि फोर जी विस्तारको काम पनि धमाधम भइरहेको छ धौलागिरीका चार जिल्ला बागलुङ पर्वत म्याग्दी र मुस्ताङमा गरी हालसम्म पैँसठी ठाउँमा फोर सेवा सञ्चालन भइसकेको छ बाँकी झन्डै पचास ठाउँमा फोर जी सञ्चालनको तयारी भइरहेको छ टेलिकमले ग्राहकको माग र डाटाको खपत बढी हुने ठाउँमा फोर सेवा सञ्चालन विस्तार गर्ने गरेको छ ग्रामीण क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा फोर जी सञ्चालनमा आएपछि सञ्चारको क्षेत्रले फड्को मार्न थालेको छ Música बिना सुविधा चौबिस घण्टा काममा खटाएको भन्दै धौलागिरी अस्पताल बागलुङका चिकित्सकहरू आन्दोलित भएका छन् चिकित्सकहरूका लागि सरकारले तोकेको मापदण्ड भन्दा धेरै काम समय काम लगाएको तर सेवा सुविधामा व्यवस्था गरेको उनीहरूको आरोप छ चिकित्सकहरूले मङ्गलबार अस्पतालको प्रशासन शाखा अघि बिरामी जाँचेर आफ्ना मागहरूको सुनाइका लागि दबाब दिएका छन् उनीहरूले सरकारले तोकेको भन्दा बढी समय काम गर्न नसक्ने र आकस्मिक काममा लगाउँदा अस्पताल व्यवस्थापनले सेवा सुविधा थप गर्नुपर्ने माग राखेका छन् हामीले तोकिएको काम गर्छौँ तर यहाँ चौबिस घन्टा काम गर्नुपर्छ आराम गर्ने समय समेत चिकित्सकहरूले पाउँदैनन् अस्पतालको नाक कान घाँटी रोग विभागका विभागमा कार्यरत डाक्टर गणेश सालिसेले भन्नुभयो हामी यसरी काम गर्न सक्दैनौँ वैकल्पिक व्यवस्था गरियोस् भन्ने हो एउटा विभागमा एकजना मात्रै चिकित्सक हुँदा अन्तरङ्ग र बहिरङ्ग दुवै सेवामा खट्नुपर्ने बाध्यता रहेको उहाँ उहाँको रहेको छ उनीहरूले चिकित्सकका मागको सुनवाईका लागि भन्दै एक दिने अस्पताल प्रशासन धरना कार्यक्रम गरेका हुन् चिकित्सकहरू आन्दोलन भएपछि बिरामी भने मर्कामा परेका छन् अस्पताल व्यवस्थापनले चिकित्सकहरूका मागहरू सम्बोधनकै शरणमा रहेका बेला उनीहरू आन्दोलनमा ओट्रिएको जनाएको छ वा हामीले चिकित्सकहरूले अतिरिक्त सुविधा